सामाजिक विकृति र विसङ्गतिहरूमाथि गीति कथाको माध्यमबाट प्रकाश पार्ने प्रयासमा शुरू गरिएको श्रृंखला एउटा कथा जिन्दगीकोबाट सुमन खरेलको अभिवादन यस श्रृंखलाको दशौं कार्यक्रममा आज हामी सुनाउँदैछौ कलाकार मिथिला शर्माको लेखन तथा प्रस्तुतिमा एउटा कथा जिन्दगीको प्राय गृहिणीहरूको रेडियो खोली गीत संगीत सुन्दै घरधन्दा गर्ने बानी हुन्छ मेरो पानी पनि त्यही छ त्यसै अनुरूप सधैँ चाहिँ आज पनि रेडियोबाट आएको गीतको स्वर संगीत र शब्दमा डुबेर म आफ्नो कामधन्दामा मग्न थिएँ गीत बन्द भयो मेरो कामको मेलो पनि टुट्यो मैले रेडियो भएतिर आँखा घुमाए मेरो सासु आमाले रेडियो बन्द गरिदिनु भएको रहेछ सायद त्यतिखेर मेरा आँखाहरूले प्रश्न गरे होलान् किन बन्द गरेको भनेर बोल्ने त मेरो साहस थिएन र कहिले हुँदैन पनि सासु आमा एकाएक म माथि शब्द प्रहार गर्न थाल्नुभयो के हेर्छस् तैले भन्न खोजेको मैले बुझिसके किन बन्द गरेको भन्न खोजेकी होइनस् म छक्क परे मेरो मनमा त यी कुरा थिएन म सोच्दै थिएँ फेरि सासू आमाको आवाजले म झस्किए सुन त आमा बन्न नसक्ने बाँझीले किन सन्तानको पीड़ा बुझ्ने आदर्शका गीत र कुराहरू सुन्ने र भन्ने हेर म आमा हुँ मैले बुझेको छु मेरो सन्तानको पीड़ा त्यसैले मेरो छोरालाई छोटपत्र गर्दे यो घरको पीड़ा पनि त्यही हो किनकि तँबाट कुलको वंश अगाडि बढ्दैन म सुन्ने भए आँखा तिर्मिरायो कालो बादल छाए झै भयो सासु आमा के के बरबराइरहनु भएको थियो कुन्नी मैले केही सुनिनँ रिङ्गटा चल्यो लटखटाउँदै छेउको दराजमा समाउन पुगे छिट छिट पसिना छुट्यो लामो सास फेरेर आफूलाई सम्हाल्दै थिएँ ढोकामा आमाको कुरा सुनेर शिर झुकाएर कालो अनुहार लगाई उभिएको श्रीमानलाई देखे त्यो देखेर आशा जाग्यो अब उहाँले आमालाई सम्झाउनुहुन्छ भनेर अनि म आशा र भरोसाको साथ उहाँतिर बढ्न मात्र के खोजेको थिएँ तर उहाँ ढोकाबाटै फरक्क फर्केर जानुभयो त्यसपछि सासु आमा पनि फतफताउँदै कोठाबाट बाहिर निस्किनु निस्किनुभयो अनि म थच्च भुइँमा त छारिएर बसे सोच्न थाले के मेरो अस्तित्व सन्तान जन्माएर वंश चलाउनका लागि मात्र हो कतै मेरो श्रीमानले पनि मलाई नै दोष दिइरहनु भएको त छैन हामी दुवैको जाँच गर्दा डाक्टरले सन्तान नहुनुको कारण म होइन उहाँ भनेको बिर्सिनु भयो कि कसो धन्न लोग्ने मान्छेको जात उहाँ पनि मसँग नै खोजेको त होइन नत्र आमाले यत्रो कुरा मलाई सुनाउँदा रोक्नु पर्दैन सबै स्वार्थी आफ्नो कमजोरी लुकाएर अरू माथि दोष थोपेर आफू चोखो हुने त्यस्तै के के सोच्दै थिए मटरको आवाजले मेरो सोच भङ्ग भयो उठेर झ्यालबाट हेरे उहाँ निस्किनु भएको रहेछ कस्तो मान्छे गए त भन्नुपर्छ त्यत्तिकैमा फोनको घन्टी बज्यो ऊ सधैँ चाहिँ सरी म गएँ है भन्न फोन गरेको होला नि भन्दै मैले फोन उठाएँ तर उताबाट मैले हेलो भन्न नपाउँदै मेरा साथीहरूले मलाई जन्मदिनको र विवाहको एनिभर्सरीको शुभकामना दिए मैले आफूलाई सम्हाल्दै जबरजस्ती खुसी र हाँसो निकाल्दै साथीहरूलाई धन्यवाद दिएँ र फोन राखेँ ओहो आज त मेरो जन्मदिन रहेछ अनि विवाहको दिन पनि आजकल छिप पनि बिर्सिन्छु के भएको हो कुन्नी ल मैले त बिर्सेँ घर परिवार सबैले बिर्से उहाँले पनि बिर्सिनु भयो ओहो विवाह भएको पनि पन्ध्र वर्ष बितिसकेछ पहिलो दिन उहाँले मलाई जन्मदिनको शुभकामना स्वरूप फुलको माला लगाउँदै गीतमै शुभकामना दिएको हिजै जस्तै लाग्छ प्रेमको माला पहिराइदे सम्हाली राख यसलाई नवैलिने फुलको माला हो यो सङ्गाली राख यसलाई तिमी उज्यालो हौ म सधैँ तिम्रो साथ हन्छु म सधैँ तिम्रो साथ हन्छु सुखमा पनि दुःखमा पनि सुखमा पनि दुःखमा पनि एउटै के यी सबै भावहरू मिथ्या थिए त मान्छेको मन नहो त्यसमाथि पनि लोग्ने मान्छेको मन न कति बेर आज मैले जन्मदिनको शुभकामना बाँझी शब्दबाट पाएँ अनि विवाहको उपहार छोडपत्र गर्थे भन्ने आदेशबाट साँच्चै सोचे जस्तो हुन्न रहेछ जीवन म त आफूलाई कति भाग्यमानी सम्झिन्थे मेरो जीवन सफल खुसी सोचे जस्तै छ भन्थे यस्तै नाना थरी के के सोच्दा सोच्दै कतिखेर आँखा लागेको नि पत्तै पाइन अचानक मेरो कानमा परेका थुप्रै शुभकामनाको स्वरहरूले म छस्केर बिउजे मेरो काखमा एउटी बच्ची राख्दै कस्तो लाग्यो मेरो उपहार भनेर सोध्नुभयो उहाँले म केही सोच्ने बोल्न सक्ने स्थितिमै थिइन बच्चीलाई आमा तिमीलाई सन्तान यही नै हो तिम्रो उपहार भन्दै सासु आमा मेरो नजिक आउनुभयो र भन्नुभयो बुहारी सक्छौ भने मेरो मूर्खतालाई माफ गर मलाई छोराले सबै कुरा भनिसक्यो सन्तान नहुनुमा छोडिदिनुहोस् आमा मैले उहाँलाई बीचमै रोके यो कुरा पूरा भयो भने उहाँमाथि प्रश्नको प्रहार सुरु हुन्छ के किन कसरी सासुआमा अझ नजिक आउनुभयो र भन्न थाल्नुभयो अब तिमीले यसलाई आफ्नो मातृत्वले सिचेर हुर्काऊ हेर सन्तान जन्माउनु भन्दा पनि जन्मिएकालाई मातृत्व भावले हुर्काउनु प्रत्येक नारीको कर्तव्य हो भने तिनको संरक्षण गर्नु प्रत्येक पुरुषको दायित्व हो हामी सबैले यसरी जन्मिएका बालबालिकालाई अलिकति मात्र राहत र साथ दिने हो भने कुनै पनि बालबालिका अनाथ र असहाय हुने थिएनन् होला अनि मात्र स्वस्थ सुन्दर मानव वंश अगाडि बढ्छ यो नै हो मानव धर्म भन्दै मलाई आशीर्वाद दिएर सासु आमा बाहिर जानुभयो ओहो यस्तो उच्च विचार भएको जीवन साथी र सासु आमालाई मैले के के शङ्का गरेँ भन्ने पश्चातापले छटपटाउँदै मैले उहाँलाई माफी माग्ने भावले के हेरेको थिएँ त्यसै बखत उहाँले हाम्रो नयाँ जीवन आजबाट सुरु भयो त्यसको लागि तिमीलाई धेरै धेरै शुभकामना भन्नुभयो मेरा हर्षका आँसु कतिखेर झरी उहाँको पाउमा परे तीसँगै मैले पनि शङ्कालु स्वभावलाई त्याग्ने प्राण गरे त्यही नै थियो उहाँलाई मेरो उपहार यो खुसीको क्षणमा आज फेरि त्यो पहिलो दिनको गीत मेरो कानमा गुन्जिन थाल्यो सहारा है ना दुई दिन को सहारा है ना पवित्र सिंदूर छड़ी दिए पवित्र सिंदूर छड़ी दिए तृष्णा मुछिए सुन्दै हुनुहुन्थ्यो कलाकार मिथिला शर्माको लेखन तथा प्रस्तुति एउटा कथा जिन्दगीको आजको कार्यक्रममा बजेका गीतका गीतकारहरू थिए चाँदनी शाह र प्रकाश अधिकारी संगीतकारहरू नाति काजी र सीके रसैली अनि गायक गायिका तारा देवी र नारायण गोपाल आगामी साता साहित्यकार अभि सुवेदीको गीती कथा सुनाउनेछौ आजको लागि सुमन खरेलको नमस्कार